बयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education Consultancy Private Limited, Line Sook Narayangarh, phone 056 571 091 571 091. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल पूर्वी चितवनको खैरेनी नगरपालिकाले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ रेडक्रस सोसाइटीको भवनमा आज भएको प्रथम नगर परिषदमा खैरेनी नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले एघार करोड़ उनासत्तरी लाख सन्ताउन्न हजार दुई सय उन्साठीको अनुमानित बजेटेड नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो नगरपालिकाले पुँजीगत खर्च आठ करोड़ एक लाख चौसठी हजार पाँच सय चालू खर्च तीन करोड़ सत्तालिस हजार पाँच सय र प्रशासनिक खर्च अडसठी लाख विनियोजन गरेको नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले जानकारी दिनुभयो सार्वजनिक गरिएको बजेट मध्ये अन्ठानब्बे लाख बाइस हजार आन्तरिक आमदानी गर्ने लक्ष्य लिएको छ त्यस्तै नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान बाइस लाख अस्सी हजार नेपाल सरकारबाटै निशर्त अनुदान चार करोड़ अन्ठानब्बे लाख उन्नाइस हजार राजस्व बाँडफाँडबाट प्राप्त आए सत्ताइस लाख सामाजिक सुरक्षा कार्यक्रमका लागि एक करोड़ छयानब्बे लाख चौध हजार जगेडा कोष दुई करोड़ दस लाख रहने अनुमान गरिएको छ आर्थिक वर्षका लागि नगरपालिकाले विकास निर्माण र कृषिलाई विशेष प्राथमिकता दिएको कार्यकारी अधिकृत शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ आर्थिक वर्षमा नगरका भित्री सड़क खण्डका बाटोको स्तर उन्नति गरिने पूर्वधार बजार विकासमा जोड़ दिने र कृषिको पकेट क्षेत्रको रूपमा अघि बढ़ेको नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो त्यस्तै नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन खेलकुद सरसफाई लक्षित वर्गका लागि कार्यक्रम बजार व्यवस्थापन लगायतलाई पनि प्रभावकारिता दिइएको कार्यकारी अधिकृत शर्माले बताउनुभयो नगर परिषदमा सहभागी वक्ताले बजार व्यवस्थापन दैविक पर्कोबाट बस्ने कार्यक्रम तटबन्धन लगायतलाई पनि स्थान दिनुपर्ने सुझाव दिएका थिए कार्यक्रममा चितवन सञ्चित नम्बर दुईका सभासद शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले पूर्वी चितवनमा दुईवटा नगरपालिका भइसकेकाले यहाँबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न दीर्घकालीन ल्याण्डफिल्ड साइड निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो कार्यक्रममा उद्योग वाणिज्य संघ हेरिनेका अध्यक्ष गुणराज श्रेष्ठ चितवन उद्योग वाणिज्य संघका क्षेत्रीय सदस्य केशव पाठक सामुदायिक अध्ययन केन्द्र खैरेनीका प्रमुख गोपाल परियार नेपाली कंग्रेसका जिल्ला सभापति टेक प्रसाद गुरूङ नेकपा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ पलिया एमाउदीका ईश्वरी भट्टराई राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल सिन्हा राप्रपाका जिल्ला अध्यक्ष रामहरि कणेल नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने नेकपा माओवादीका मधुर नेपाल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरे लगायत पार्टीका क्षेत्रीय तथा नगरका दलीय प्रतिनिधिहरूले समेत बोल्नु भएको थियो चितवन जित नम्बर दुईका निर्वाचित सभा सदस्य स्नात अधिकारीले चितवन राष्ट्रिय निकुञ्जदेखि दक्षिणी भेटबाट पूर्व पश्चिम रेलमार्ग बनाउन लागि प्रति सचेत बन्न चितवनवासीहरूलाई आग्रह गर्नुभएको छ खरिणी नगरपालिकाको आज भएको प्रथम नगर परिषदको उद्घाटन समारोहमा बोल्दै सभासद अधिकारीले चितवनवासीले रेलको उपयोग गर्न पाउने गरी भरतपुरलाई छोएर रेलमार्ग बनाउनु पर्ने बताउनुभयो निकुञ्जबाट रेलमार्ग बनाउँदा प्राकृतिक सम्पदालाई समेत असर गर्ने धनौराठी तोड़ अन्तर्गत पूर्व पश्चिम राजमार्ग नजिकबाट बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो रेलमार्गका लागि गरिएको सर्वे सच्याउन माग गर्दै उहाँले संसदमा आवाज उठाएको जानकारी दिँदै सभासद अधिकारीले सरकारले पनि सो विषयलाई पुनरालोकन गर्ने आश्वासन दिनुभयो सभासद अधिकारीले भर्खरै मात्र नगरपालिका बनेको खैरिने नगरपालिकाले दीर्घकालीन योजना बनाएर अघि बढ्दै नमूना नगरपालिका बनाउनतर्फ लाग्न नगरवासीहरूलाई आग्रह गर्नु भएको छ प्रसंगमा संविधान सभा सदस्य अधिकारीले तोकिएकी मितिमा संविधान जारी हुने बताउनुभयो संविधान बन्ने आधार तयार हुँदै गएको भन्दै अधिकारीले संविधान बन्दैन कि भन्ने शंका नगर्न आग्रह गर्नुभयो भारतीय राजदूत रञ्जित रेले नेपाल भारत बीचको खुल्ला सीमाको दुरूपयोग रोक्दै आर्थिक साझेदारी बढ़ाउनुपर्ने बताउनु भएको छ उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको सीमा व्यापार सम्बन्धी गोष्ठीमा बोल्दै राजदूत रेले खुल्ला सिमानाको दुरूपयोग बढ्दै गएको गुनासो गर्नुभयो खुल्ला सिमानाको दुरूपयोग गर्नुपर्नेमा नेपाली पक्षीबाट यसको दुरूपयोग बढ़ेको भन्दै रेले थप बढ्दै गयो भने यसको नियन्त्रणका लागि दबाव दिनुपर्ने बताउनुभयो उहाँले आर्थिक साझेदारी बढ़ाउँदै चितवनका भारतका सम्भावित क्षेत्रहरूमा लगानी गर्न भारत तयार रहेको बताउनुभयो चितवनमा कृषिको सम्भावना राम्रो रहेको सुनेको बताउँदै उहाँले यस विषयमा सूक्ष्म अध्ययन गरेर लगानी गर्न तयार रहेको बताउनुभयो वीरगंज स्थित भारतीय महावाणिज्य दूत अन्जु रञ्जुनले खुल्ला सीमा अनि सीमा क्षेत्रमा रहेका वनको सुरक्षामा कड़ै नहुँदा दुवै पक्षलाई घाटा हुने गरेको बताउनुभयो उहाँले नेपाल र भारत देशको मित्रतालाई थप प्रकार बनाउन आपसमा आर्थिक आर्थिक साझेदारी गर्दै एकले अर्कालाई सहयोग बढाउँदै लगाउँ लैसाने बताउनुभयो चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले सरकार र निजी क्षेत्रको प्रयासमा सीमा दुरूपयोग रोक्ती लगानी पर्ने बताउनुभयो गोष्ठीमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई मध्य नेपालमा लगानीको सम्भावनाबारे भारतीय पक्षलाई जानकारी गराउनु भएको थियो केही वर्ष अघि नानगढमा भएको लगानी मध्य नेपाल सेमिनारमा बनाइएका बीसवटा योजनाहरूको विषयमा जानकारी गराउँदै वर्षाईले यसका लागि लगानी आवश्यक रहेको बताउनुभयो गोष्ठीमा उद्योग वाणिज्य संघका वित्तीय उपाध्यक्ष चुननारायण श्रेष्ठले नेपाल र भारत देशको ऐतिहासिक धार्मिक तथा आर्थिक सम्बन्धको चर्चा गर्दै चितवनमा लखानी गर्न भारतीय पक्षलाई आग्रह गर्नुभएको थियो नेपालमा ठूलो लखानी गर्ने देशहरू मध्येमा भारत पनि एक हो खुल्ला सीमाको सही सदुपयोग हुन नसक्दा व्यापार घाटा बढ्दो क्रममा रहेको भन्दै बेला बेलामा दुवै देशले चासो राख्ने गरेका छन् नेपाल र भारत देशको अठार सय पचहत्तर किलोमिटर खुल्ला सिमाना विश्वमै नौलो प्रयोग रहेको महावाणिज्य दूत रञ्जित रञ्जनको भनाइ थियो यो उहाँका अनुसार यो खुल्ला सीमाको उपयोग गर्दै नेपालले करिब अन्ठानब्बे प्रतिशत आयात भारतबाट गर्ने गरेको छ सात जना कौलीमा रहेको पार्वती राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत जना विद्यार्थीलाई आज पोसाक वितरण गरिएको छ बचौली गाविसले सो विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न समुदायका विद्यार्थीहरूलाई पोसाक वितरण गरेको हो विद्यालयमा आज आयोजना गरिएको कार्यक्रममा गाविस सचिव तेजेन्द्रनाथ लामिसानेले विद्यार्थीहरूलाई पोसाक वितरण गर्नुभएको थियो सो अवसरमा उहाँले गाविसभित्र रहेका विपन्न समुदायका विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्न आइपर्ने कठिनाईको समाधान गर्न गाविस तयार रहेको बताउनुभयो विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधान ज्ञानु ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो चितवन र तनहुको संगम धार्मिक स्थल देवघाटमा साउन एक गते भोलिदेखि शुरू हुने साउने संक्रान्ति मेलाको सबै तयारी पूरा भएको छ देवघाटमा परम्परादेखि चले आएको साउने संक्रान्ति मेलाको सबै तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ देवघाट क्षेत्र विकास समितिले भक्तजनलाई स्नान दर्शन गर्न सजिलो होस् भनेर विशेष व्यवस्था गरेको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिनुभयो उहाँले बेनीघाटमा स्नान गर्न सम्भावित हुने दुर्घटनालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था समेत गरेको बताउनुभयो साउने मेलाको नामले चर्चित मेला साउन महिनाभर चल्ने गर्दछ साउन महिनामा देवघाटमा रहेको काली गण्डकी र नारायणीको संगम स्थल बेनीघाटमा स्नान गरी त्यहाँको जलेश्वर भगवान महादेवलाई चढाए चारधामको पुण्य प्राप्त हुने तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ साउन महिनाभरि देवघाट बेनीघाटमा स्नान गरेर जल लैसाने भक्तजनहरूको देवघाटमा घुइँचो लाग्ने गर्दछ मेला पर्न चितवन अनुप्रासेसहित विभिन्न जिल्लाहरूबाट समेत भक्तजन आउने क्रम शुरू भइसकेको छ नल प्राशिषेद र साउन महिनामा पनि हरेक सोमबार व्रत बसे मनले चिताएको कुरा हुने जनविश्वास रहिआएको छ यस पटकको साउन महिनामा चारवटा सोमबार परेको छ श्रावण महिनामा व्रत बसेर हरियो रङका वस्त्र चुरा र मेहन्दी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ टोल संस्थालाई संस्थागत रूपमा नै अगाडि बढ़ाउनु पर्ने अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्न टोलवासीहरूले माग गरेका छन् सुशासन परियोजना लुमन्ती भरतपुरले आज भरतपुरमा सम्पन्न गरेको एक दिने संस्थागत विकास तालिममा सहभागी भरतपुरको पाँचवटा ओड़ाका ओड़ावासीहरूले यस्तो बताएका हुन् उनीहरूले सुशासनलाई प्रभावकारी बनाउन राज्यले सुशासन ऐन ल्याउन माग समेत गरेका थिए एक दिने तालिमको कार्यक्रमका प्रमुख अतिथि एवं लुमन्ती कार्यक्रमका कार्यक्रम निर्देशक महेन्द्र साकेले उद्घाटन गर्नुभएको थियो सुशासन परियोजना लुमन्ती भरतपुरका परियोजना प्रमुख सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाण्डे भरतपुरका चार ओडामा सुशासनलाई दिगो बनाउन तालिमको आयोजना गरेको बताउनु भएको छ भरतपुर नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल सहितको टोलीले टोल दर्ताको प्रक्रिया भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो तालिममा तीसजनाको सहभागिता रहेको थियो अब पालो अर्पण आवाजको अर्पण आवाजमा हाम्रो प्रश्न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 मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी